नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल बेकको हार्दिक स्वागत छ गलकोट खबर एफएम बिहानमा एक सय दुई थोप्लो चार मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू खोलाका स्थानीय किसान धजरा र गुन्द्रुक बनाउन व्यस्त मङ्सिर लागिसँगै वनभोज र दृश्यावलोकनको लागि पर्यटकको रोजाइमा भ्युताउर बागलुङमा थप दसजनालाई कोरोना संक्रमण पुष्टि तरकारी खेतीबाट परिवार पाल्दै पोखराका शर्मा र बागलुङ बजारका सिसी क्यामेरा देखाउने दाँत जस्ता पनि रहेनन् दाइ दुली त भागिनी दुदा मलाई लाने भए फले ओ भगौडा दुलै बाहिर आऊ के गरे जे पायो त्यही गहना ल्याएर आएपछि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 महिनौसम्म राखेर सेवन गर्न सकिने ताराखोलाका स्थानीय धनमाया रोका मगरले बताउनु भयो त्यस्तै धजरा निर्माण गर्नको लागि मुला वा सलगमलाई पानीमा राम्ररी पखालिसकेपछि मसिनो काटेर घाममा सुकाइन्छ यसरी सुकाइएको धजडालाई पनि महिनौसम्म खान सकिने रोकाले बताउनुभयो पछिल्लो समय गुन्द्रुक र धजडाको अत्यधिक माग बढेको भीमकली रोका मगरले बताउनुभयो अहिले ताराखोलामा आउने पाहुनाहरूको लागि समेत गुन्द्रुक र धजडाको सेलीको रूपमा प्रयोग गर्न थालिएको रोकाले बताउनुभयो त्यस्तै ताराखोलामा अहिले समय सञ्चालन हुँदै आएको होमस्टेमा समेत गुन्द्रुक र धजडाको प्रयोग हुँदै आएको ताराखोला गाउँपालिका वडा नम्बर दुईका होमस्टे सञ्चालिका फुलमाया रोकाले बताउनुभयो गुन्द्रुकमा प्रशस्त फलाम तत्त्व पाइने भएकाले हाम्रो शरीरलाई आवश्यक निकै फाइदा आवश्यक तथा निकै फाइदाजनक छ त्यससँगै गुन्द्रुकमा अडचालिस प्रतिशत कार्बोहाइड्रेट उनापचास प्रतिशत प्रोटिन र तिन प्रतिशत चिलो पदार्थ हुने बताइएको छ हरियो सागबाट बनाइने भएकाले यसमा भिटामिन ए र सी पनि पाइने गर्दछ मङ्सिर लागेसँगै बागलुङको काटेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको घोडावादी भ्युटार अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरूको आकर्षण बढेको छ दुई हजार सालमा साबेक जिल्ला विकास समिति अन्तर्गतको ग्रामीण पहाडी पर्यटन प्रवर्धन तथा विकास केन्द्रको सहयोगमा निर्माण गरिएको उक्त टावरमा बागलुङ बजार गलकोट क्षेत्र पर्वत तथा म्याग्दी जिल्लाबाट आन्तरिक पर्यटकहरू आउन थालेका हुन् मध्य पहाडी पुष्पला लोकमार्गको बागलुङ बुर्तिबाङ खण्डको स्तर वृद्धि तथा गलकोट खण्डमा कालोपत्रे भई यातायात सेवा सहज हुँदा दृश्य अवलोकनको लागि आउनेहरूको सङ्ख्या बढेको हो भ्यू तथा गलकोट क्षेत्रको धुरीमा रहेको भ्यू टारबाट धौलागिरी पुछ्री अन्नपूर्ण लगायतका हिम श्रृङ्खलाहरू देख्न सकिन्छ र मध्यपहाडी लोकमार्गको नजिकै रहेको यस क्षेत्रमा पर्यटकको लागि सेवा सुविधा विस्तार गर्नुपर्ने र सुरक्षाको व्यवस्थापन हुनुपर्ने स्थानीय होटल व्यवसायी सुनिल काउचाले बताउनुभयो प्रत्येक वर्ष सिजन र बेसिजनमा गरी हजारौँ पर्यटक घुम्न र वनभोजका लागि पुग्ने गरेका छन् अहिले वनभोजको सिजन भएका कारण प्रत्येक जसो विभिन्न विद्यालय संघ संस्था विभिन्न समूह बनाएर वनभोजको लागि भ्यू टावरमा रोजाई रोजाइमा पार्ने भएकोले आन्तरिक पर्यटकको संख्या बढेको हो स्थानीयका अनुसार भ्यू टावरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि स्थानीय सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका छन् भ्यू टावरमा खानेपानी र शौचालयको प्रमुख समस्या रहेको छ भ्यू टावरमा अहिले गलकुट समाज गलकुटको व्यवस्थापनमा गलकुट समाज जापानद्वारा निर्मित गलकुट प्रवेशद्वार गेट रहेकोले उक्त गेटको अग्रभागबाट फोटो खिच्नको लागि समेत पर्यटक पुग्ने गरेको स्थानीय बताउँछन् पछिल्लो समय भ्यूटा नजिक बनेका सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएपछि लोकमार्गमा दिन गुड्ने लामो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 भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड उन्नाइस फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो उहाँले बागलुङ नगरपालिका वडा नम्बर एक अडचालिस चौसठी वर्षीय दुईजना पुरुष र एकतिस एकतिस वर्षीय दुईजना महिला वडा नम्बर नम्बर दुईका तेइस र अन्ठाउन्न वर्षे दुईजना पुरुष र चौबिस वर्षे एकजना महिला वडा नम्बर तिनका अठाइस वर्षे एकजना पुरुष वडा नम्बर सातका पैँचालिस वर्षे एकजना पुरुष पुरुष र वडा नम्बर दसका एकचालिस वर्षीय एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो बागलुङमा संक्रमितको संख्या सात सय छ्यासी पुगेको छ काठेखोला गाउँपालिका वार्ड नम्बर दुई भीमा पोखरा सिमका एम प्रसाद शर्माले विगत पन्ध्र वर्षदेखि गाउँमा व्यावसायिक तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको छ गाउँमा रोजगारीको अभाव परिवार पाल्नुपर्ने बाध्यता वैदेशिक रोजगारीको लागि अनिच्छुक यस्तै बाध्यता र परिस्थितिले एम प्रसाद शर्मालाई कृषक बनाएको हो आवश्यकता नै आविष्कारको जननी हो भने जस्तै परम्परागत खेतीबाली छोडेर उहाँले तरकारी उत्पादनलाई व्यावसायिक बनाउने सोचका साथ मकै गहुँ कोदो गहुँ खेतीलाई व्यवस्था विस्थापित गर्नुभएको हो शर्माले करिब चार रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ उहाँले बन्दा काउली प्याज लसुन गोलबेडा मोटर केराउ जस्ता तरकारी साथै प्याज बन्दा काउलीका बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आउनुभएको छ बिहान उठेदेखि मिसेसम्म बारीमा रमाउने शर्मालाई तरकारी खेतीले मोहनी लगाएको छ बारीमा तरकारी हुर्काउँदा मनमा खुसी हुर्कन्छ शर्माले भन्नुभयो तरकारीमा रोग लाग्दा आफू बिरामी भए जस्तो लाग्छ उहाँले आफ्नै बारीमा गरेको मेहनतबाट वार्षिक दुई लाख रुपियाँसम्म बचत गर्न सफल भएको बताउनुभयो विदेश जाने मेहनत गर्न विदेश जाने मन आएन आफ्नै माटोमा पसिना बगाएको छु उहाँले भन्नुभयो परिवारसँग बसेर मेहनत गर्नुको मजा पैसामा मात्र कहाँ हुन्छ र शर्माको कृषि पेसामा उहाँकी श्रीमती सन्तु पौडेलले पनि साथ दिनुभएको छ अब कृषिमै भविष्य खोज्ने हो छयालिस वर्षीय शर्माले भन्नुभयो आफ्ना माटोलाई सिँचाइ गर्दै गर्वका साथ कृषक भनेर परिचय दिने गरेको छु बेमौसमी तरकारी उत्पादन गर्दा गाउँमै बजार मिल्ने भएपछि मौसम अनुसारको तरकारी बिक्रीको लागि बाग्लुङ बजार पट पढाउ पठाउने गर्नुभएको छ उत्पादित कृषि उपजको बजारीकरणमा समस्या नभए पनि मेहनत अनुसारको पारिश्रमिक पाउन कठिन भएको शर्माको भनाइ छ अगुवा कृषकको परिचय निर्माण गर्नुभएका शर्मालाई काठेखोला गाउँपालिकाको चालु आर्थिक वर्षमा पचास हजार रुपियाँ अनुदान उपलब्ध गराएको थियो सिँचाइ उन्नत जातको बिउ बिजन तथा कृषि औजारको व्यवस्थापनमा सहयोग गरेर गाउँमै र रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ बजार क्षेत्रमा हुने चोरी नियन्त्रणका लागि उद्योग वाणिज्य सङ्घको अगुवाईमा जडान भएका सिसी क्यामेरा अहिले शून्य भएका छन् अधिकांश छेद विच्छेद भएका छन् भने केही पोलमा झुन्डिएका छन् झुन्डिएका ती सिसी क्यामेरा देखाउनको लागि मात्रै हुन् बजारको सुरक्षामा प्रहरीले साथ दिने भन्दै उद्योग वाणिज्य सङ्घले पाँच वर्ष अघि झन्डै चालिसवटा सिसी क्यामेरा जडान गरेको थियो उद्योग वाणिज्य सङ्घले चोरी नियन्त्रणमा सघाउने अभियान अभियान सघाउने अभियान स्वरूप सिसी क्यामेरा जडान गरिएको वर्तमान अध्यक्ष जयराम भारेले बताउनुभयो प्रहरीले पनि अपराध नियन्त्रणमा साथ पुग्ने भएपछि ती सबै क्यामेराको फुटेज जिल्ला प्रहरीमा रहने व्यवस्थापन गराएको थियो पछिल्लो एक वर्षदेखि प्रहरीमा फुटेज हेर्ने व्यवस्था छैन बजारका ती क्यामेरा पनि बिग्रिएकोमा मर्मत पनि भएका छैनन् कतिपय फुटेका छन् कतिपयमा धुलो जमेर नदेखिने भएका छन् हामीले लाखौँ खर्चेर जडान गर्यौँ नगरपालिकाले पनि हेरेन प्रहरीले पनि वास्ता गर्न छाडेको छ संघका पूर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठले भन्नुभयो बजार क्षेत्रमा हुने जुनसुकै अपराधमा सिसी क्यामेरा नभएपछि प्रहरीले अनुसन्धान गर्न सक्दैन रेकर्ड पनि भेटिँदैन नगरपालिकाले बजारका अव्यवस्थित पोल हटाउने काम गर्दा हालिएका क्यामेरा पनि जडान नभएको श्रेष्ठले बताउनुभयो जडान भएको समय समय ताका सिसी क्यामेराको सहायताले जोडेका धेरै घटना सार्वजनिक भएका थिए सबै क्यामेरा बिग्रेपछि कन्ट्रोल रुम सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले बताउनुभयो पहिला थियो अहिले कन्ट्रोल रुम पनि छैन बजारका पोल व्यवस्थापनको गर्ने बेलामा सबै तारहरू जोडिएपछि जडानी हुन सकेन अपराध नियन्त्रणमा समेत प्रहरीले बाढो पर्न थालेको रेग्मीले बताउनुभयो नगरपालिका सहित विद्युत टेलिकम तथा निजी केबल टेलिभिजन कम्पनीहरूले तार हटा तार हटाउने बेलामा सिसी क्यामेरा छेदविच्छेद बनाएको रेग्मीले टिप्पणी गर्नुभयो उनीहरूले प्रहरी र उद्योग वाणिज्य सङ्घले वास्तै नगरी पोल ढालेछन् रेग्मीले भन्नुभयो सुरक्षा चासो बढी भएकोले व्यवसायीले फेरि सहयोग गर्ने भन्नुभएको छ नगरपालिका र सङ्घ पदाधिकारीले कुरा प्रहरीलाई बजारभित्र गस्ती गर्न सुनसाद व्यवसायी सङ्घले पाँच अघि सातवटा साइकल किनेर प्रहरीलाई दिएको थियो केही महिनापछि ती साइकल प्रयोगमा आउन छाडेका छन् गत वर्ष बैङ्कट एसोसिएसनले पनि सातवटा साइकल दिएको थियो दुई महिनापछि नै ती साइकल देखिन साडेको एसोसिएसन एसोसिएसनका अध्यक्ष दीपक शर्माले बताउनुभयो हामीले दिएका साइकलहरू त अब भेटिँदैन होला बैङ्कर्सले दिएका पनि खता पुगेका छन् सुनचात व्यवसायी अनित अनिस खातीले भन्नुभयो सुरक्षाको व्यवस्थापनमा सजिलो भएका सामग्री नै अलपत्र भएपछि प्रहरीको अनुसन्धान फितलो हुन्छ सङ्घ र बैङ्कर्स एसोसिएसनले साइकल उपहार दिएका थिए रेग्मीले ती साइकल पनि नदेखो नदेखिएकोले खोजी गर्ने बताउनु भयो प्रहरीको टोलीले केही समयदेखि बजार क्षेत्रमा गस्ती भने बढाएको छ सबै गस्ती पैदल हुने गरेका छन् बागलुङ नगरपालिकाले चोक सुधार र सडक तथा सडक चौडा पार्ने कार्यक्रम मार्फत पुरानो पोल ढालेको छ गुजुल्ता तार हटाउँदा सिसी क्यामेरा पनि छेद विच्छेद क्षति पुगेको सङ्घले भने केही समयभित्रै नयाँ क्यामेरा जडान गर्ने योजना अध्यक्ष युवराज राज भण्डारीले बताउनु भयो हामीले जोडी रहने नगरपालिका र प्रहरीले संरक्षण नगर्ने भयो भने अपराध नियन्त्रण हुँदैन राज भण्डारीले भन्नुभयो पाएका सामग्री चुस्त रूपमा सञ्चालन गर्न इच्छा शक्ति चाहिन्छ अपराध नियन्त्रणमा गरिएको प्रयासमा प्रहरी र नगरपालिकाकै असहयोग भइरहेको उहाँले टिप्पणी गर्नुभयो यिनै खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक ताराखोलाका स्थानीय किसान धजरा र गुन्द्रुक बनाउन व्यस्त मङ्सी लागेसँगै वनभोज र दृश्य